వచ్చు ముట్టుకున్నామా बस्यो मुटुको खुन्नमा तिमी बाहेक कसैको हुन्नमा पानको पातामा मिस गरे तिमीलाई पानको पातामा दिन पनि अँध्यारै लाग्यो काली नहुँदा तिमी साथ they like your राख्छु तिमीलाई आँखाको नानीमा राख्छु तिमीलाई आँखाको नानीमा आगो बाल्छु तिम्रोलाई पानीमा पानको पातामा मिस गरे तिमीलाई पानको पातामा दिन पनि लाग्यो न गइरहने यो दिन पनि तिमी भइ गइरहने तिमीलाई सम्झे मन पागल भइरहने पानको पातमा मिस गरे तिमीलाई पानको पातमा दिन पनि लाग्यो काली नहुँदा तिमी सातामा